चौथा यो त्यतिखेरको कुरो हो जब गाउँमा गाउँ पञ्चायतको तेस्रो पल्ट चुनावको तर्खर भइरहेको थियो र हरिकृष्ण सन्यासी र साना काजीका बीचमा प्रधान पञ्चको उम्मेदवारीलाई लिएर खुल्लेआम प्रतिद्वन्दिता सुरु भइसकेको थियो गाउँमा काजीपछि आउने ठाउँमध्ये एउटा यही हरे सन्यासी पनि थियो त्यसैले भेउटार भाङटारे दनवारहरूमा केही उसका कमौतेहरू पनि थिए तर आजसम्म अरूले जस्तै उसले पनि काजीको हैकमसँग जुझ्ने प्रयास गरेको कसैले देखेको थिएन तर अकस्मात यस चुनावमा के कुरो माथि उत्र्यो भने बाहिरबाट काजीको कसोमा त्यसै त हो को मोजो मिलाएर बसेको देखिए पनि हरे सन्यासी भित्रभित्रै कसरी काजी खानदानलाई तल पारौँ भनेर दाउ हेर्दै रहेछ किनभने काजी खलकसँगको आन्तरिक दुश्मनी उसका बाजेकै पालादेखि भित्रभित्रै सल्केर आएको थियो बुढा काजीका बाबु घमण्डी कप्तान काजीका पनि बाबु गरुड सिंहले यस क्षेत्रमा बिस्तार बिस्तार ज्वरो फैलाउन थालेकै बेलादेखि यी दुई खानदानमा मुद्दा मामिला छै झगडा अझ मार्काटसम्म पनि चल्दै आएको थियो तर पछि चतुर्भुज काजीको देश खाई शेष भएको खली बुद्धि र राणाका जस्तै कुटनीतिक तर नरमवादी चालसँग हरिकृष्णको बाबु इमाने सन्यासी गाउँको एउटा मोटो बुद्धिको ठालुको के चल्थ्यो आखिर उसले आफ्नो धेरै हक भोग गुमाएपछि हार खाएर चतुर्भुज काजीसँग सम्झौता गर्न बाध्य हुनु परेको थियो सन्यासी खलकले सिपा डाँडाको झन्डै तीन चौथाइ हैकम गुमाएर एउटा मामुली भूमिपतिको हैसियतमा झर्नु परेको थियो तर खानदानी पराजय र अपमानको आँचले पुस्ता पुस्ताका छातीबाट सर्दै हरिकृष्णको छातीभित्र एउटा ननिप्ने भूतभूते सल्काइदिएको थियो हरिकृष्णको तीस मुरीको पाटामा उखु धमाधम पेलिँदै थियो बारीका पाटामा एकमाथि अर्को तह चुलो खनेर बडे बडे पितल तामाका खणखुला भुजुङ्गाहरू तहैले बसालिएका थिए तिनमा उखुका रस भकभकी पाक्दै थिए सखर बनाउने एउटा खास प्रविधि अन्तर्गत तह तह गरी बसालेका ती भाँडाहरूमा क्रमशः माथिदेखि तल सादा रसदेखि लिएर विभिन्न पाकका रसहरू उम्लिरहेका हुन्छन् अन्तिम भाँडोमा गएर रसले सखरको रूप लिन्छ चुलोमा एकनासले आगो तल्किरहन्छ एकातिर यसरी चुलामा सखर बन्ने क्रम चलिरहन्छ भने अर्कातिर गोरुलाई मिसिनको मियोमा बाँधेर दाईँमा घुमाए झैँ घुमाइरहन्छ उखु काट्ने अर्कातिर काट्दै रहन्छन् कलमा हाल्न अँगाला ल्याउने ल्याउँदै रहन्छन् घान हाल्ने हाल्दै रहन्छन् र मिसिनको टुटीबाट उखुको रस एक नासे धारामा भाँडोमा खसिरहन्छ अनि यही रस लगेर चुलाको पहिलो भाँडोमा हाल्छन् र पाक पुगेपछि क्रमशः दोस्रो तेस्रो इत्यादि भाँडामा सार्दै जान्छन् यस क्रममा व्यवधान आए सखर बिग्रिन्छ त्यसैले सखर पार्ने काममा यी सबै कामका अनुभवी व्यक्तिहरू नै लाग्छन् यसरी ठाउँ ठाउँमा उखु पेल्ने याम फागुन चैतमा एउटा मेलै जस्तो लाग्छ इन्द्रावतीका दुवै किनाराका पाखा पखेरा कल्याणपाटा बारीहरूमा यस घुम्तीदेखि उस घुम्तीसम्म यहाँ त्यहाँ जताततै एउटा मनोहर अग्निमालाको विशेष दृश्य देखिन्छ गृहस्थहरूको उत्साह उमङ्ग र केटाकेटीहरूको राम्रमिता रातमा त यो दृश्य झन् नै मनोहर देखिन्छ हरिकृष्ण सन्देशीले आफ्नो उखु पेल्न प्रायजसो तन्नेरी माझीहरू र केही दनुवारका लोग्ने आइमाईलाई नै खास उद्देश्यले बोलाएको थियो किनभने यता केही समयदेखि साना सानाकाजीको उज्जन्नताप्रतिको यी तन्नेरी माझीहरूमा मनमा मौलाको विद्रोह भावको घुइरो उसले पाइसकेको थियो तर उसलाई उनीहरूको अन्तरमा पुतपुताएको यो विद्रोहको आँचलाई अलिकति हम्का नदिई यसले डडेलाको रूप लिन सक्दैन भन्ने पनि थाहा थियो माझीको जात भर्सक झै झगडामा पर्नबाट जोगिने त हो यी सबै कुरा जानेर बुझेर नै हरिकृष्ण सन्देशीले आफ्नो उखु पेल्ने काममा छानी छानी सोभिते भीमे जयमाने हिरे भोक्से जस्ता नयाँ रगतका अन्तर्चेतनाको उज्यालोले छुन छुन खोजेका युवा माझीहरूलाई बोलाएको थियो यी नौला माझीहरूको हृदयमा बिउका रूपमा देखिएको साना काजीको निरङ्कुशता विरोधी आगाको छिल्कोलाई निप्न नदिएर बरु सङ्ग्राली दिने र त्यसको प्रयोग साना काजीको छत्र जलाउने काममा गर्ने भित्री मनसाय उसको थियो कसो केटा हो म त प्रधानमा उठे नि उसले एक नाससँग उखुको सखर पार्ने काममा लागेका माझी केटाहरूको मुटु छाम्ने नियतले कुरा उठाएको थियो तर माझीका केटाहरूले मुख फोरेर हो वा होइन केही भन्न सकेनन् केवल केही सगबगाए चाहिँ आपसमा मुखामुख गर्न लागे किन म उठ्दा तिमीहरूलाई केही विरोध छ हरिकृष्णले फेरि सोध्यो हेर तिमीहरूका साना काजीले पाँच पाँच वर्ष अझ किन हुन्थ्यो सात कि आठ वर्ष प्रधान चलाइसके अब त उनका रहर पनि त पुग्यो होला नि अब म पनि एकपल्ट रहर पुर्याउँ भनेर कसो तिमीहरू के भन्छौ हामीले के भन्नु मालिक हाम्रा लागि त जस्ता उनी मालिक तस्तै तपाईँ यसपल्ट बिमेले मुख खोल्यो हामीले यसमा कसरी मुख खोल्ने साना काजीले हाम्रा त छाला टाङ्छन् है जयमानेले पनि बडो भेदको स्वरमा भन्यो मैले त्यसो भनेको होइन हरे सन्यासीले माझी केटाहरूको डरलाई ठम्म्यायो मैले त म प्रधान भएमा तिमीहरू बेखुसी त हुन्नौ भन्ने कुरा बुझ्न मात्रै खोजेको हो हेर्नुहोस् सन्यासी काजी यसपल्ट सोभितेले एक्कासी मुख खोल्यो तपाईँ साना काजीका विरोधमा प्रधानमा लड्न लाग्नुभयो तपाईँले जित्नुभयो भने हामीलाई खुसी नै लाग्छ तर हाम्रा मान्छेको भोट त खोइ तपाईँले पाउनुहोला भन्नेमा मलाई त शङ्कै छ मलाई भन्नुहुन्छ भने त म तपाईँको प्रचार पनि गरिदिन्छु मैले कसको के खाएको छु र कसैसँग डराउनु चुनाव भने त आफ्नो मन इच्छे पो त राजाले दिएको कुरो अनि काजी तपाईँले प्रधानमा जित्नुभयो भने तपाईँ साना काजीले भन्दा बेसी कुरो के गर्नुहुन्छ र यसपटक हिरेले जिज्ञासा प्रकट गर्यो हाम्रा साना काजी त प्रधान भएपछि मन्त्री पनि हुने रे तर तपाईँ हेर भाइ हो मेरो मन्त्री सन्त्री हुने कुनै धोको छैन मन्त्री भयो भने म आफै झन्डा हल्लाउँदै मोटो चढ्छु हिँड्छु यसबाट तिमीहरूलाई यो गाउँलाई के फाइदा हुन्छ म त आफ्नै गाउँमा प्रधान भएर आफ्नै गाउँ गाउँका तिमीहरूको सेवा गरेर बस्छु त म के भनौँ भाइ हो तिम्रा साना काजीका प्रधाङ्गीमा जस्तो मन लागि अन्याय अत्याचार मेरा प्रधाङ्गीमा हुन पाउने छैन हरे सन्यासीका कुराले केटाहरूलाई निकै प्रभावित गर्यो तर उनीहरू आफू केही बोल्न सकेनन् सोभितेका मुख ताक्न लागे आखिर सोभिते नयाँ माझीमा सबैभन्दा टाठो बाटो तपाईँले भने जसो गाउँमा थिचोमिचो बेट बेगारी अत्याचार फाड्ने बोल कबोल गर्नुहुन्छ गरिब गुरुवाको फलो गर्ने निर्घ्योल गर्नुहुन्छ भने कमसेकम हामी छिटौलेहरूका भोट चुनाव तपाईँलाई पाउनुहुनेछ ल बोल कबोल भए यसरी त्यसै बेलादेखि साना काजीको विरुद्ध माझी केटाहरूको अन्तर्विरोधको एउटा झल्को देखिएको थियो पछि आएर यही अन्तर्विरोध काजीका साथीहरूका लागि दुवाली थुन्ने कुरालाई लिएर झन चरको रूपमा देखा परेको थियो